विश्वव्यापी Nepali online radio W dot Nepali radio dot ओर्गमा विविध व्यक्तित्वहरूको जीवन कथा उहाँहरूकै स्वरमा सुनौ जीवन यात्रा अनुभव इन्टरनेटको ठेगाना W dot Nepali radio dot ओर्गमा एउटा छुट्टै प्रस्तुति जीवन यात्रा अनुभव नेपाली अनलाइन रेडियो हिमाली स्वरहरूको प्रस्तुति जीवन यात्रा अनुभवमा अबको केही साता हामी इन्द्र तामाङको जीवन यात्रा अनुभव प्रस्तुत गर्नेछौँ मकवानपुर जिल्लाको पाखेल गाउँमा जन्मनुभएका इन्द्र तामाङ अमेरिकी लेखक फोटोग्राफर कलाकार चार्ल्स हेनरी फोर्डको साथमा एक सहयोगीको रूपमा सन् उन्नाइस सय चौहत्तर ताका अमेरिका आउनुभएको हो इन्द्र तामाङले उहाँकै सेवामा तिस वर्षभन्दा लामो समय बिताउनुभयो चार्ल्सको निधन भएपछि उहाँले चार्ल्सकी बहिनी रुथ फोर्डको सेवा पनि गर्नुभयो रुथको पनि निधन भएपछि भने इन्द्र तामाङको जीवनमा ठुलो परिवर्तन आयो रुथ फोर्डको निधन भएपछि उहाँले आफ्नो जे जति जायजथा थियो सबै इन्द्र तामाङको नाममा मन्जुरी नामा दिनुभयो त्यसपछि भने इन्द्र तामाङ एकाएक चर्चाको शिखरमा पुग्नुभयो किनभने चार्ल्स र रुथको लाखौँ डलर बराबरको सम्पत्तिको हकवाला हुनु भनेको सामान्य कुरो थिएन सन् दुई हजार दस ताका उहाँ संसारको महत्त्वपूर्ण सञ्चार माध्यमहरूको प्रमुख आकर्षकको केन्द्र पनि बन्नुभयो आउनुहोस् सुनौ इन्द्र तामाङको उतार चढावको कथा हिमाली स्वरहरूको जीवन यात्रा अनुभवमा आज हामी जीवन यात्रा अनुभवको पहिलो भाग प्रस्तुत गर्दैछौँ र उहाँसँग कुराकानी गर्दैछु म सहदेव नमस्ते सम्पूर्ण यो हिमाली स्वरहरू सुन्ने वर्गहरू अब यहाँ जहाँसुकै भयो भने सबैलाई मेरो नमस्कार छ म चाहिँ मेरो नाम चाहिँ इन्द्र तामाङ हो साधारण व्यक्ति हो यहाँ अमेरिकामा बसेको चाहिँ अलि धेरै समय भयो अब के अरे बालकदेखि वनबस भएको चाहिँ घर भने भने जस्तो अब नेपालमा धेरै गएको छैन अब तैपनि हाम्रो त्यो त्यो त एउटा भनाइ मात्रै हो तर हाम्रो घर त छ नि त्यहाँ नेपालमा मेरो गाउँको नाम चाहिँ फाखेल हो त्यो बेलामा फायल पञ्चायत भनिन्थ्यो अनि त्यो बेलामा काठमाडौँ जिल्लामै थियो अनि पछि गएर त्यो ठाउँ चाहिँ मवनपुर जिल्लामा भयो अब जुन बेला मेरो नागरिक प्रमाणपत्र पासपोर्ट बनाउने बेलामा चाहिँ म काठमाडौँतिरको पऱ्यो अनि पछि पछि गएर अब मेरो छोरीहरूलाई यताउता गर्नलाई चाहिँ मगवनपुर जानु पऱ्यो पहिलेको ठाउँ मगवनपुरमा भए तापनि फेरि पछि गएर अब बस्ने काठमाडौँमै पऱ्यो ज्ञानेश्वरमा बसेको छ अनि सुरुका दिनहरू सुनाउनु न गाउँमा अब त्यो बेलाको अब अहिलेको जस्तो जाने वैज्ञानिकहरू त्यतिको खेती किसानमा पनि थिएन अब देशी मल आउने चलन पनि पछि नै भएको पहिला बेला त हाम्रो अब गाउँमा अब त्यही गाईबस्तु भैँसी बाख्राको चाहिँ मल युज गर्ने चलन गर्ने बारेमा अब त्यो त्यो मलले कति दिन्छ त्यति त्यति नै त्यो खेती किसान टिपेर खाने हो अहिले पछि आएर त देशीमा लायो अब खेती किसान पनि राम्रो गर्यो गाउँमा पानी टाढोबाट पानीको धारा ल्यायो अहिले आएर बिजुली पनि आयो आउँदाखेरि त आगज पतल फरक भइसक्यो त्यतिखेर त म अब के एउटा किसानको खेत किसानको छोरा थियो अब त्यही हाम्रो चौ बाउआमाले गरेर आएको खेती किसान गर्थ्यो अब दाउरा घाँस गाई भैँसी गोरु जोत्ने डल्ल त्यस्तो त हुने तर अब कोही कोही मान्छेहरू अलि परदेश अब इन्डिया काठमाडौँ कता कता जानेहरू अलिक राम्रो लुगा लगाउने राम्रो के जुत्ता हुन्थ्यो अब हाम्रो चाहिँ अब त्यो गाउँमा बसेपछि जहिले पनि त्यही नै हो दुःखको समय थियो हामीलाई अब लुगा लगाउनलाई दसैँ आउनुपर्ने मासु खानलाई चाडबाड आउनुपर्ने त्यस्तो थियो अब म कहिलेकाहीँ त्यहाँ उता रानी पोखरीको छेउतिर पुग्दाखेरि मभन्दा त्यही हो चार पाँच वर्षको ठुलो उमेरहरूको साथीहरू गयो पनि त्यहाँ रानी पोखरीको छेउतिर चाहिँ कता कताको मान्छेहरू आउँदो रहेछ खोइ त्यो तामाङ कुरोले हो कि के कुराले हो अलिकति अलग अलग्गै भाइहरू तिमीहरू लाउरे जाने हो भन्ने त्यस्तो किसिमको कुरो सुनेको थिएँ मैले तर हामी त गएन होइन मलाई चाहिँ यो लाग्थ्यो कि यो गाउँमा सबै यो कष्ट दुःखको समय कसरी काट्ने हो अथवा म जेठो छोरा थियो अब मेरो बाबुआमाले जहिले पनि दुःख गरिरहेको देख्छ अलिकति कसरी उहाँहरूलाई पनि अलिकति सुविधा दिनु सक्छ कि मैले भन्ने मेरो मन मनमा चाहिँ हुन्थ्यो अनि म चाहिँ जहिले पनि त्यो अपर्च्युनिटी भन्छ अहिले होइन अब त्यो बेलामा गएको कतै यताउता जानु पायो भने जान्थेँ म एक ठाउँमा बसिरहनु मन लाग्दैन थियो गाउँमा जहिले पनि त्यो आज पनि त्यही गाईबस्तुको काम भोलि पनि त्यस्तै देखिरहन्छ अनि कहिले त्यो कहिले पनि विकास भएको जस्तो लाग्दैन थियो क्या अनि त्यसले गर्दाखेरि म चाहिँ बाहिर बाहिर हिँड्नु थालेँ कुल्ली काम ज्यामी काम यताउता सबै गरेँ मैले पोखरा जाने रोड खोल्ने बेलामा चाइनिजहरूले ठेक्क लिएको थियो त्यो काम पनि त्यो पोखरा जाने रोड पनि मैले काम गरेँ त्यो पिक साबेल सबै अनि उन्नाइस वर्षतिर हो के अरे म बिहे गरेको गाउँमा अनि गाउँमा भेगेर पनि मलाई अब त्यो अब त्यो केही सुविधा छैन जहिले पनि त्यस्तै छ अनि त्यसले गर्दाखेरि अनि म चाहिँ काठमाडौँतिर अरू साथीहरू गाउँ अनि कोही एउटातिर त्यहाँ होटेलतिर जागेर खाने के के गर्ने अनि म पनि त्यतै लाग्यो अन्त पानोरामा होटेलमा मैले दुई वर्ष तिन महिना काम गरेँ मैले अनि त्यहाँबाट चाहिँ मैले अमेरिकन साथी चार्ल्स एन्ड्री फोर्ड राइडर ऊ त्यहाँ बसेको थिएँ अनि उसले उसको लागि हेल्प गर्न आउनु भन्यो अनि म झन् जानु त इच्छा लाग्यो तर पनि म डराउँथेँ कि अब मैले कुरो गर्नु सक्दैन थियो अनि म त्यो होटेलको जागिर खो छोडेर गएपछि फेरि कुरा न मैले कुरा गर्नु नसकेपछि फेरि उसले पनि मलाई भयो भने त मेरो काम पनि जान्छ कि भन्ने त्यो पनि सोच सोचेको थिएँ मैले अनि हुँदा हुँदा पछि चाहिँ अब जे हुन्छ हुन्छ भनेर मैले त्यो होटेलबाट छोडेर हिँडेँ अनि त्यसबाट बिस्तारै बिस्तारै म अमेरिका आउने मौका पाएँ म चाहिँ मेरो उमेरमा म स्कुल जानु पाएन हाम्रो गाउँमा त स्कुल भने पनि त्यो त्यो काखा काखा भन्ने मात्रै त्यो त्यो मात्रै थियो त्यही पनि हामी सबै जाने थिएन अब घरमा गाईबस्तुलाई हेर्ने कि त्यो पढ्ने भन्ने कुरा हुन्थ्यो अब त्यसमा चाहिँ अब म चाहिँ मेरो बाउ आमालाई पनि म दोष दिनु चाहँदैन किनभने उहाँहरूको समयमा त्यस्तै थियो अब त्यही हामीलाई जे जानेको थियो त्यही गएको होला अनि पढ्न जाने पढेर के पाउँथ्यो के पाउँछ त गाईबस्तुलाई त्यहाँ खाँस छैन के के भन्ने कुराहरू पनि भइरहन्थ्यो कि घरमा अनि पढ्न त अब त्यही अलिअलि काखसहरू के के बढ्यो अनि पछि गएर काठमाडौँ गएर अलिअलि ट्युसनहरू पढ्यो अमेरिकन लाइब्रेरीमा ल्याङ्ग्वेज पढ्यो अनि अब त्यो मेरो युट्रनकै कुरा गर्दाखेरि अब म प्रदेश आएर मैले सबै कुरा चिन्यो सिक्यो अब देख्यो नि अब त्यो त्यो त्यतिखेर चार्ल्स फोर्ड चाहिँ तपाईँसँग आकर्षित हुनुभएको भनौँ न आकर्षित भन्न खोजेको तपाईँ तपाईँलाई नै उहाँले चाहिँ बोलाउनु भएको कामको लागि किन होला उहाँ चाहिँ अब त्यो पहिले होटेलमा बसेको थियो अनि होटेलमा बस्दा बस्दै उसले चाहिँ नि एउटा ठाउँ लियो त्यो निङ रोडतिर त्यो अमेरिकन लाइब्रेरीको नजिकतिर कति चार पाँच तल माथि चोडामा डुप्लेक्स भन्ने ठाउँ लिएको थियो अनि त्यहाँ आउनु आउनु भनेर भन्थ्यो त्यहाँ चाहिँ म गएन पहिले त गएन अर्कै मान्छेहरू गयो अनि पछि त्यसपछि उसलाई त्यहाँ ट्यासीको हरनले डिस्टर्ब भयो अरे भनेर अब नेपाल छोडेर जाने भनेर ऊ गएछ कता सिङ्गापुर बाली कता कता चार पाँचवटा देशहरू उसलाई सुनसान भएको ठाउँमा जान्छ भनेर गएछ यो कति सालतिरको कुरा हो सेभेन्टी टूतिरको कुरा हो नाइन्टिन सेभेन्टी टूतिरको अनि ऊ गएपछि उसलाई चाहिँ कतै पनि भनेको जस्तो ठाउँ भेटेनछ अनि फेरि नेपालमा आएर ऊ फेरि त्यही पहिलेकै होटलमा बस्यो तर उसको पहिले उसले व्यवस्था कपडा त उसले साथीलाई बेचेर गइसकेको थियो अनि फेरि त्यही होटेलमा आएर कति एक दुई महिना कति बस्यो अनि फेरि उसले फेरि पनि अप्रोच गऱ्यो मलाई आउने तिमी आउने भयो आउनु होइन अनि मलाई पढाइदिन्छु ट्युसन पठाइदिन्छु अनि बाइसकल किनिदिन्छु भनेर भनेको थियो अनि मेरो काम चाहिँ पोस्ट अफिस जाने चिठीहरू पोस्ट अफिसबाट चिठी ल्याउने पुऱ्याउने बजारबाट सपिङ ग्रोसरी सपिङ गरेर तरकारी सपिङ गरेर ल्याउने पकाउने मान्छे अर्कै राख्ने भन्ने कुरा भएको थियो त्यहाँ ज्ञानेश्वर मङ्काहरूले अनि उसले एउटा कुकको नाम पनि बिर्सिसक्यो एउटा जर्मनहरूको काम गर्ने मान्छे फेला परेको रहेछ अनि त्यो कुक राख्यो अनि अनि मेरो चाहिँ अब सपिङ गर्ने त्यो कुकले पकाएको खाना मैले सर्भिस गर्ने त्यस्तोहरू मात्रै थियो सुरु सुरुमा त अनि पछि गएर त दस एक दुई हप्ता भएपछि त्यो त्यो कुक लेडिज थियो उसको चाहिँ नि पुरानो मालिक आयो अरे त्यो त्यता जानु पर परेको भएर त्यहाँ काम गर्नु सक्दैन भन्न थाल्यो भनेपछि त अर्को कुक खोज्नु पऱ्यो यो चार्ल्सले अनि मेन टाइम तुरुन्तै पाएको थिएन अब मैले जे जानेको थियो पकाएर दिएपछि ल अहिले जाँदो रहेछ किन अर्को कुक चाहियो भन्न थालेँ मैले त होटेलमा सिकिसकेको थिएँ सबै बेसिक पकाउने त तर म चाहिँ अब त्यो कुरो गर्नु नसकेपछि अब मैले बनाएको होटेलमा बनाएको खाना त त्यहाँ नै मनपर्छ पर्दैन भनेर म चाहिँ ऊ थिएँ अलिकति रिजर्भ थियो म चाहिँ अनि पछि त बरु मलाई अर्को कोही हेल्प गर्ने ल्यायो अर्को कुक त्यति ऊ नै गरेन अनि त्यतिकै अब त्यो सेभेन्टी टू सेभेन्टी थ्रीमा म गएको चालसँग काम गर्नु अनि सेभेन्टी फोरमा चाहिँ म यता आएको अब अलिकति त्यो चार्ल्स फोर्ड उहाँको बारेमा बताउनु न उहाँ को हुनुहुन्थ्यो उहाँ चाहिँ राइडर हो खास गरी मेनली चाहिँ नि उहाँलाई चाहिँ यहाँ परिचय भएको चाहिँ नि लेखकबाट हो ऊ चाहिँ नि पेन्टर पनि हो फोटोग्राफर पनि हो अनि एउटा के फिल्म पनि बनाएको रहेछ अन्त ऊ कोलास पनि बनाउँथ्यो त्यो ट्रान्स आर्ट भन्ने पनि बनाउँथ्यो त्यही हो मेनली चाहिँ ऊ राइडर भन्थ्यो ए नेपाल चाहिँ उहाँ के को लागि जानुभएको रहेछ के गर्नुभयो नेपालमा गएर उहाँले अर्को साथीहरू नेपालमा गएको रहेछ अनि साथीहरूले चाहिँ एकदम राम्रो छ नेपालमा आउनु आउनु भनेको रहेछ एउटा एउटा चाहिँ नि उसको साथीको श्रीमती जिन रेजेप्सकी भन्ने ले नेपालमा बोलाएको रे अनि ऊ चाल चाहिँ नेपालमा पुग्ने बेलामा त्यो जिन रेजेप्सकी भन्ने चाहिँ नि ऊ त माथि हिमालतिर कतातिर गुम्बातिर गइसकेछ ऊ भएर त्यो भिचु भनेर अनि अनि खास गरी त्यो उदा उदै माथि त्यो गोम्बातिरै कतै के भएर भिडियो अहिलेसम्म पनि मिस्ट्री छ त्यो कुरा होइन अनि खास गरी त्यो चार्ल्सले बोलाएको मात्रै उनीहरू भेट्दा पनि भेटेन नेपालमा त्यो त्यो जिना कि भन्ने चाहिँ एउटा रसियन नाम हो त्यो एउटा फ्रेन्सिस जस्तै रहेछ यहाँ अमेरिका त्यसको चाहिँ रिसर्च त्यो उसमा वेबसाइटमा भेट्न सकिन्छ अनि त्यही के त्यो मिस्ट्री छ त्यहाँ के हो यो नेपालमा पनि अब चार्ल्सले मलाई ठाउँ ठाउँमा त्यो पार्टीहरू उसको साथीहरूको पार्टीहरूमा घरमा लान् लाने गरेको थियो अहिले पछि आएर थाहा पाएँ मैले अब कोही कति त्यो कलाकारहरू राइडरहरू त्यस्ताहरू रहेछ त्यही भएर त मेरो लागि त के हो यो अब त्यो फ्रेन्च पनि अमेरिकन अमेरिकन पनि अमेरिकन अस्ट्रेलियन पनि अमेरिकन जो जुन सेतो थियो सबै अमेरिकन भन्थ्यो हामी नेपालमा त्यो बेला अनि अब जति कालो देखियो अफ्रिकनहरू भन्थ्यो अनि म यहाँ अमेरिकामा आएर नि त्यो मेनाथनको फोर्टी सेकेन्ड स्ट्रिट टाइम्स स्क्वेयरतिर गएर कालोहरू देख्दाखेरि यो कहाँबाट आयो यो कालोहरू भनेर भन्थेँ मैले सोधेँ कि मैले चार्ल्सलाई यो उनीहरू यहीँको अमेरिकनहरू हो भनेर भने अनि मात्रै हाम्रो नेपालमा त अब खैरे खैरे भन्थ्यो अब जहिले पनि अब त्यो जति पनि कुहिरहेर अमेरिकन भन्थ्यो भन्ने अब मैले बुझेको अनुसारमा त्यस्तो थियो अहिले हुँदाखेरि अब त्यो जति पनि हिपी ट्राइबको मान्छेहरू आए तापनि प्रकारको मान्छे आए पनि कोही फ्रान्सबाट आएको हुँदो रहेछ कोही अस्ट्रेलियाबाट कोही इङ्ल्यान्डबाट कोही कता कताबाट आएको हुँदो रहेछ विभिन्न देशहरू त्यो बेलामा अब त्यो आफूलाई बुझेको थिएन त्यसपछि तपाईँ यता आउनुभयो तपाईँलाई उहाँले एप्रोच गर्नुभयो कि यता जाने भनेर कि अथवा तपाईँले इच्छा देखाउनुभयो मलाई पनि लैजा भनेर Um, उसले भनेको यु वान गोड अमेरिका भनेर भन्यो अनि यस भन्यो नि मैले अनि अब मेरो परिवार मेरो घरतिर चाहिँ अब अब यो एउटा बुढाको पछि लागेर जानु लाग्यो यो इन्द्र अब फर्केर आउँछ कि आउँदैन भन्ने कुरा पनि गरे हो कि त्यहाँ अब गाउँतिरको त कुरै छोड्दिनँ त्यो ज्ञानेश्वरकै मेरै घरबुढीहरू सा वंशको सा परिवारको थियो उहाँहरूले नै अब यो त्यही भन्यो अनि अब म आउँछु अब म चाहिँ अब हिँड हिँड्छु भनेपछि जे हुन्छ हुन्छ भनेर म चाहिँ हिँडेँ यहाँको तपाईँ आउनु भइसकेपछिको तपाईँले नेपालमा बसेर अमेरिकाको कल्पना गर्नुभएको अमेरिका र यहाँ आइसकेपछि देख्नुभएको अमेरिकाको बारेमा बुझ्नुहुन्न न अब त्यो नेपालमै हुँदाखेरि अब अमेरिका भनेर अब कस्तो नै होला भन्ने क्युरियस उ हो अब यहाँ आएर पनि अब यहाँ त अब बिल्डिङहरू एलिभेटरहरू दरबारहरू सभा सुगर सबै देख्यो होइन अब तै पनि अहिले गएर यो अब तिस पैँतिस वर्षको अगाडिको त धेरै फरक थियो यहाँतिर न्युयोर्कमा पनि अनि अहिलेको टाइम गएर कस्तो झिलिमिली छ त्यतिखेर त त्यो टाइम गएर त त्यहाँ हिँड्यो भने अब अब केटी मान्छेहरूले you want go this that भन्ने त्यस्तो पनि त्यहाँतिर देखेको थिएँ कि जुलियानी देखि त्यहाँ अप गरे त हो नि त्यो पछि पहिले पहिले त त्यस्तोहरू त्यो के त्यो भिडियो हेर्ने क्लबतिर पनि थुप्रै थियो त्यो बेलातिर तपाईँलाई डर लाग्ने अथवा त्यतिखेर कस्तो ठाउँमा आइछु जस्तो लाग्ने त्यस्तो फिल भयो कि कहिले डर डरको फिल त भएन मलाई अब यहाँ आएर अब अब ठाउँमा अब खानेकुराहरू त्यो सरसामानहरू यताउता हेर्दाखेरि त अब आफ्नो दिमागले नै सोचेर सम्बन्धको देखेँ नि मैले अब अब यस्तै रहेछ संसार अब आफ्नो ठाउँमा कस्तो थियो यस्तो ठाउँमा आयो यस्तो देखियो अब म सोच्थेँ कि अब जस्तै आफूले जस्तो मिठो मिठो खाइरहे पनि अब यो नजिक भए पो सेयर गर्ने बाँडेर खाने होइन अब टाढा छ अब त्यस्तो टाढा छ अब जस्तो अगाडि जे छ त्यसैमा अब चित्त बुझेर बस्नुपर्ने रहेछ भन्ने हिसाबले म सोच्थेँ त्यसपछि कति वर्षसम्म चाहिँ तपाईँ नेपाल फर्किनु भएन सुरुमा आइसकेपछि पहिलोपटक त पहिलोपटक आएर त म दस महिनापछि फर्केँ नेपालमा अनि म नेपालमा हुने बेला मैले फोटो खिच्ने काम गरेको थिएन मैले अब जब अमेरिका आएर पछि मलाई एउटा इन्स्टामेटिक कोड्याको इन्स्टामेटिक क्यामेरा दियो उसले उसको पुरानो चार्ल्सको त्यहाँबाट सुरु गर्यो अनि त्यसपछि अर्को एउटा सेकेन्ड ह्यान्डको क्यामेरा किन्यो खोइ नाम चाहिँ याद भएन मलाई क्या क्यानन हो कि के हो अनि त्यहाँबाट सुरु गऱ्यो कतिपय त ब्ल्याङ्क नेगेटिभ आयो न सेकेन्ड ह्यान्ड भएर हो न त आफूले त्यो लोड गर्नु नसकेर हो कति पिक्चरहरू त त्यो नेगेटिभ पनि ब्ल्याङ्क आयो सुरुमा कोही कोही त अनि अब अहिलेको जस्तो अब आटो फोकस र आटो लाइट सबै एडजस्टमेन्ट अलि हुँदैन थियो त्यो बेलामा सबै म्यानुअल्ली गर्नु पर्ने थियो अनि बिस्तारै बिस्तारै अनि मैले क्यानोन एई वान किन्यो त्यो क्यामरा चाहिँ नेपालमै राखेको थियो मैले अब अहिले चाहिँ त्यो क्यामेरा फङ्सनेबल छ कि छैन के भयो कुनै अनि पछि नाइकन चलायो अनि त्यो चार्ल्सले हासब्लट क्यामेरा चलाउँथ्यो त्यो क्यामेरा अहिले पनि छ मैले चलाउन सक्छ तर अहिलेको अहिले अहिलेको उसमा चाहिँ समयमा चाहिँ अलिकति झन्झर जस्तो लाग्यो छ किनभने त्यो फिल्म सेयर गर्नु पर्यो लाइट मेजर गर्नु पर्यो तर फोटो चाहिँ त्यो राम्रो हुन्छ नि फेरि अब चार्ल्ससँगको यात्राको बारेमा बताउनु न यहाँ अब खास गरी मैले चार्ल्सलाई चाहिँ खाना पकाएर खुवाउने सपिङ गर्ने उसको कोडा अब भनौँ न सफा सुग्घर साइज सुग्घर त्यो हेर्ने हो त्यसपछि अब यहाँ न्युयोर्कमा त अब यो ग्यालेरी ओपनिङ हुन्थ्यो म्युजियम थियो हुन्थ्यो त्यो सबै जहाँ जहाँ ऊ गयो म मलाई पनि लिएर गयो म गयो त्यसले गर्दाखेरि अब त्यो कला सम्बन्धीहरू अलिअलि अनुभव भयो मान्छे चिनियो त्यही नै मेरो जति उसँग यात्रा गऱ्यो त्यो नै मेरो शिक्षक सोध्छु म त्यो अब सबैतिर यता देख्यो सुन्यो कुरा ओहोरतर गर्दा गर्दा मैले भाषा पनि सिकियो अब हरेक चिज सिक्यो नि अब त्यस भएर अब उहाँले जो गर्यो त्यो म गर्व मान्छु भर्खरै सुन्यौँ इन्द्र तामाङको जीवन यात्रा अनुभवको पहिलो भाग उहाँको जीवन यात्रा अनुभवको दोस्रो भाग हामी आगामी श्रृङ्खलामा प्रस्तुत गर्नेछौँ हिमाली स्वरका अन्य विविध अनलाइन रेडियो कार्यक्रमहरू सुन्दै गर्नुहोला हाम्रो इन्टरनेटको ठेगाना W W W dot Nepali radio dot ओर्गमा कार्यक्रम सुन्नुभएकोमा तपाईँ सबैलाई धेरै धेरै धन्यवाद हिमाली स्वरहरू नेपाली मन र सँग नजिक जननी जन्म भूमि यो हो विश्वव्यापी अनलाइन रेडियो हिमाली स्वरहरू